प्रसाद डिजिटल को प्रस्तुति अब देखिए फोन नगर्नु कले कले छ र भोलिलाई देखे पतिश छ मनमा थियो भाग्यमा रहन्छ कले छ र भोलिलाई देखेको सोचेको जिन्दगी के भयो कले छ र भोलिलाई देखे